यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक क्राली, एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस यस अर्पण खबरको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले मङ्सिर चार गते संविधान सभाको चुनाव नभए अब कहिले पनि संविधान सभाको चुनाव नहुने दावी गर्नु भएको छ एकीकृत नेकपा माओवादी भक्तपुर जिल्ला कमिटिले मध्यपुर ठिमीमा गरेको कार्यक्रममा भट्टराईले मङ्सिर चार गते को चुनाव कुनै पनि हातमा टार्न र सार्न नहुने बताउनुभयो मङ्सिर चार गते चुनाव हुँदैन कि भन्ने आशंका गर्नु पर्दैन चुनाव हुन्छ त्यसको विकल्प छैन मङ्सिर चारमा नभई नेपालमा फेरि कहिले पनि संविधान सभाको चुनाव हुँदैन भने भएन भने देश कुचक्रमा फस्छ त्यसरी निर्वाचन हुन्छ जसरी पनि गरिन्छ उहाँले भन्नुभयो असहमत रहेका दलहरूसँग उच्च स्तरीय राजनैतिक समितिको छलफल भइरहेको भन्दै नेता भट्टराईले आइतबारसम्ममा निष्कर्षमा पुगिने दावी गर्नुभयो एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेल सुनिलले वर्तमान सरकार बदल्न नसकिने बताउनु भएको छ उहाँले चुनावी प्रक्रियामा आउन चाहने सबै दलहरू साझा दृष्टिकोण र साझा रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो वाइसेल चितवनको एकता प्रथम भेलामा सहभागी हुन चितवन आउनुभएका नेता पौडेलले भरतपुरमा संसारकर्मीसँग कुराकानी गर्दै अधिकांश विषयहरूमा लचक भएर अगाडि बढ्न सबै दलहरूलाई सुझाव दिनुभयो उहाँले उच्च स्तरीय राजनीतिक संयन्त्र विभिन्न पार्टीहरू र स्वयं आफू पनि संविधान विधानसभा निर्वाचनको लागि तयार रहेको बताउनुभयो सुनेले संविधान सभाप्रति सबै दलहरू सकारात्मक भएर अगाडि बढ्न आग्रह समेत गर्नुभयो नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर पछिल्लो समय बर्ड फ्लूको मारमा परेको छ यसअघि आठ स्थानमा बर्ड फ्लू भेटेपछि कुखुरा नष्ट गर्न नभ्याउँदै थप छ ठाउँमा कुखुरामा बर्ड फ्लू रहेको पुष्टि भएको छ पशु सेवा निर्देशनालय गरेको परीक्षणमा भक्तपुरका विभिन्न सब फर्ममा कुखुरामा बर्ड फ्लू भेटिएको विशेषज्ञ विजयकान्त झाले जानकारी दिनुभयो किरण सुवालको झौखेल पाँच अजय ओझाको दुवाकोट तिन ईश्वरी थापाको सिपाडोल दुई लक्ष्मण ग्वाछाको नखेल मदन स्थान खिसीको सिपाडल नौ स्थित फर्ममा कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएको हो खिसीको तीन फर्ममा बर्ड फ्लू भेटेपछि नष्ट गरिसकेको थियो आज बर्ड फ्लू भेटिएका सबै स्थानमा कुखुरा नष्ट गर्ने कार्य जारी छ शुक्रबारसम्म भक्तपुरका आठ फर्ममा रहेका कुखुरामा बर्ड फ्लू भेटेपछि नष्ट गरिएको थियो भारतको दक्षिणमा नयाँ राज्य तेलङ्गाना निर्माणको घोषणा गरेपछि गोर्खाल्यान्ड आन्दोलन फेरि एकपटक चर्किएको छ तेलङ्गाना बनाउने निर्णयको सबभन्दा बढी असर पूर्वी भारत र पूर्वोत्तरमा देखिएको छ गोर्खाल्यान्ड राज्य निर्माणको माग गर्दै तिन दिनदेखि आम हडताल जारी छ गोर्खा जनमुक्ति मोर्चाले आज दार्जिलिङको पर्वतीय क्षेत्रमा पनि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ दार्जिलिङमा आएका पर्यटक र होस्टेलमा बस्ने विद्यार्थीहरूलाई दार्जिलिङ छाड्न उर्दी जारी गरिएको विश्लेषण आएको छ तर गोर्खा जनमुक्ति मोर्चाले चिया बगान र रेड ओर्क उत्पादन क्षेत्रलाई भने बन्द गराएको छैन र जिम्बावे विरुद्धको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतले एक सय चौसठी रनको सामान्य चुनौती पाएको छ अमित मिश्रले जिम्बावेका छवटा ब्याट्सम्यानलाई पेबिलियन फर्काएपछि भारतले सो चुनौती पाएको हो टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बावे उनाचालिस ओभरमा एक रनमै अल आउट हुन पुग्यो जिम्बावेका लागि सेन विलियम्सले अर्धशतक पारी खेल्न बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् झिनो चुनौती पक्षाउँदै जवाफी ब्याटिङ सुरु गरेको भारतले पहिलो ओभरमै चेतेश्वर पुजारालाई गुमाएको छ पुजारा खाता नै नखोली आउट भए अहिले शिखर धवन र अजिन्की रहने क्रिजमा रहेका छन् रहने एक र धवन आठ रन बनाएर क्रिजमा छन् पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खला चार शून्यले आफ्नो पक्षमा पारिसकेको पाहुना टोली भारतले आजको खेल पनि जिते श्रृङ्खला व्हाइट वास गर्नेछ हवस् प्राण चार बजेको अर्पण खबर सकियो ध्रुवराज बिदा भई नमस्कार एस अर्पण खबरको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी विषय विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी लर्निंग एकाडेमी खैरहनी चार पर्सा नारायणी डेभलपमेन्ट बैंक माथि मोबाइल नम्बर अंठानब्बे चार बावन्न छियालीस एक चौहत्तर र चार त्रिपन्न पैंतालीस शून्य चौदह निरन्तर